बस्ने हाम्रै आवाज बोलिने हाम्रो स्वाभिमान हो रेडियो रेडियो रेडियो ज्यान छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियान आकाशमाथिको आकाश निलो होला र सर गुन्ने बाटोमा हिँडेपछि ढिलो होला र सर आकाशमाथिको आकाश निलो होला र सर गुन्ने बाटोमा हिँडेपछि ढिलो होला र सर छामेर घाउलाई अय्या मरे भन्नुहुन्छ जिन्दगीको दुखाइ जस्तो पिलो होला र सर गुन्ने बाटोमा हिँडेपछि ढिलो होला र सर आकाश गर्जिएर पानी दर्कियोस् मुसलधारे आकाश गर्जिएर पानी धर्कियोस् मुसलधारे असार जसरी हिउँद हिलो होला र सर जिन्दगीको दुखाइ जस्तो पिलो होला र सर आवादी जग्गा हो विचार उम्रिन्छ भन्नुहुन्छ आवादी जग्गा हो विचार उम्रिन्छ भन्नुहुन्छ यो रुखो टारीमा मान्छेको सिलो होला र सर असार जसरी हिउँद हिलो होला र सर अन्तिम शेर मुछेर माटो पो मुछिन्छ र पिठो पो मुछिन्छ मुछेर माटो पो मुछिन्छ र पिठो पो मुछिन्छ पत्थर मुछेर पिठो जस्तो गिलो होला र सर यो रुखो टालीमा मान्छेको सिलो होला र सर आकाश माथिको आकाश निलो होला र सर गुन्ने बाटोमा हिँडेपछि ढिलो होला र सर नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि कार्यक्रम गजल गुन्जनको साथमा आवाजबाट छु म युवराज लामी छाने प्रदीप त्यस्तै गरी प्रावितर्फबाट मिठो साथ रहेको छ मुकेशको र आजको कार्यक्रममा मैले गजल वाचन गरेको थिएँ गजलका जीवन पानीको गजल सङ्ग्रह पानी मुनिको आकाशबाट साभार गरेर गजलकार जीवन पानीको जन्मस्थान स्याङ्जा जिल्लामा भए तापनि हाल अहिले काठमाडौँमा बसोबास गर्नुहुन्छ यो जानकारी तपाईँहरूमा राखेँ र उहाँको अलिकति कुरा पनि तपाईँहरूमा गर्नेछु मैले आज र आजको श्रृङ्खलामा हामी सदा जस्तै तपाईँहरूले माया गरी पठाउनु भएका गजलहरू छन् र कतिपय गजलहरू आज तपाईँको अनुमति बिना पनि मैले कार्यक्रममा वाचन गर्दैछु तपाईँहरूलाई पहिले जानकारी गराउँछु र आजको कार्यक्रममा पनि हामी सदा जस्तै तपाईँहरूकै आवाजबाट गजल सुन्छौँ यसैले शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटोमा आउँदै गर्नुहोला भन्दै अहिलेको लागि यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुराको साथमा छौँ हामी तपाईँहरू माझ र आउनुहोस् सदा जस्तै आज पनि हामी तपाईँहरूकै आवाजबाट गजल सुन्छौँ अनि तपाईँहरूले नै माया गरी पठाउनुभएका गजलहरूलाई कार्यक्रममा राख्छौँ र गजल सङ्ग्रह पानी मुनिको आकाशका कुरा पनि हामी आज केही गर्छौँ तपाईँहरूमाझ यति बेला हामीसँग फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हेलो हेलो अलिकति फोनमा डिस्टर्ब भयो उहाँको आवाज हामी लिन सकेनौँ माझ मैले कुराकानी गर्दै थिएँ आजको कार्यक्रममा हामी पानी मुनिको आकाशको बारेमा पनि अलिकति कुराकानी गर्छौँ गजलकार जीवन पानीको जन्मस्थान स्याङ्जा जिल्लामा भए तापनि हाल अहिले काठमाडौँमा बसोबास गर्नुहुन्छ उहाँ उहाँ पेसाले विज्ञान शिक्षक हुनुहुन्छ शिक्षक भएकै कारण होला गजलहरू वैज्ञानिक परिवेशका रहेको पाइन्छ गजल सङ्ग्रह पानी मुनिको आकाशमा यसरी भूमिका लेख्ने क्रममा ज्ञानवाकार पौडेलले लेख्नु भएको एक हरफ मलाई यिनका गजल खास कारणले मन परे पनि पढ्दा गजलका प्रत्येक शेरहरूमा गहिरिएर घोतलिन पर्ने खालका गजल भएकोले सिरियस र म्याच्योर्ड पाठकले बाहेक अधिकांश अरूहरूले वाह वाह क्या राम्रो लेख्नु भएछ भने स्याबासी दिने सम्भावना चाहिँ कम देख्छु वास्तवमा नेपाली गजल विधालाई अत्यन्त फराकिलो पार्न सहयोग पुर्याउने खोज्दै खोज्दै हुनुभएको छ ज्ञानवाकर पौडेलज्यूले भने झैँ भर्खर भर्खर लेख्दै गजलमा कलम कोर्नेलाई भन्दा गजलमा नवीनतम खोज्ने पाठक तथा गजल मनहरू भरपूर रूपमा सन्तुष्ट हुनुहुन्छ गजल सङ्ग्रह पानी मुनिको आकाशका गजलकार जीवन पानीका गजलहरूमा आजको श्रृङ्खलामा हामी तपाईँहरूका गजलहरूलाई भाषण गर्छौँ र सदा जस्तै तपाईँहरूले नै माया गर्नुभएका माया गरेर पठाउनुभएका गजलहरूलाई पनि कार्यक्रममा जोड्छौँ यति बेला हामीसँग गजलहरू छन् म कर्मश भाषण गर्छु सुमन मुस्कानको गजल छ हामीसँग बालकुमारी नारायण घाट चितवनका मित्रको गजल दिलले दिलको कुरा बताउन सक्दैन जसरी पीडाहरू आँखाले लुकाउन सक्दैन दिलले दिलको कुरा बताउन सक्दैन जसरी पीडाहरू आँखाले लुकाउन सक्दैन नयनबाट झरेको आँसु त जसो तसो पुछुला नयनबाट झरेको आँसु त जसो तसो पुछौँला दिलमा लागेको दाग अब हटाउन सक्दैन यसरी दिन रातै नयाँ मेसिन बन्ने हो भने धोबी र नाईले व्यवसाय चलाउन सक्दैन दिलमा हागे दिलमा लागेको दाग अब हटाउन सक्दैन जति अन्धकार रहिरहोस् बरु आँगनमा जति अन्धकार रहिरहोस् बरु आँगनमा उसले घर जलाएर उज्यालो बनाउन सक्दैन धोबी र नाइले व्यवसाय चलाउन सक्दैन मैले मैले यस कारण पत्थरको तस्बिर दिएँ हो मैले यस कारण पत्थरको तस्बिर दिएँ आगोमा जलाउन र दिलमा सजाउन सक्दैन उसले घर जलाएर उज्यालो बनाउन सक्दैन दिलले दिलको कुरा बताउन सक्दैन जसरी पीडाहरू आँखाले लुकाउन सक्दैन आहा सुमन मुस्कानको गजल त तपाईँहरू माझ मैले आज कतिपय साथीहरूको गजल उहाँहरूको अनुमति बिना पनि लिइरहेको छु हामीले आज स्टाटस छोडेका थियौँ धेरै साथीहरूको गजल आएन स्टाटस छोड्नका लागि ढिला भएको कारण मैले साथीहरूको अनुमति बिना पनि उहाँहरूका गजललाई राखिरहेको छु यति बेला तपाईँहरूमाझ त्यस्तै गरी बिखर्ची राम हुनुहुन्छ गजलकार चितवनका गजलकार हुनुहुन्छ यति बेला परदेशी भूमिमा रहेर पनि गजलमा कलम चलाइरहनु भएको छ बिखर्ची रामका शेरहरू माझ पस्किन चाहन्छु अबको क्रममा यसरी हो आउँछ आउनेछ एक दिन ऊ तुफान बनेर र त्यो बस्ती बगाउनेछ एक दिन ऊ तुफान बनेर शहीदका चिहान रोइरहेको बेला त्यो सालिकमा अङ्कमाल लगाउने छन् अङ्कमाल लगाउनेछ एक दिन ऊ तुफान बनेर हो आउँछ आउनेछ एक दिन ऊ तुफान बनेर र त्यो बस्ती बगाउनेछ एक दिन ऊ तुफान बनेर धेरै पात्रो फेरिन्छ जीवनमा कात्रो बनेर धेरै पात्रो फेरिन्छ जीवनमा कात्रो बनेर आफ्नै लास दबाउनेछ एक दिन ऊ तुफान बनेर अङ्कमाल लगाउनेछ एक दिन तुफान बनेर अन्तिम शेर उसले मुटुमै छुरी रोपेर के भयो त बिखर्ची उसले मुटुमै छुरी रोपेर के भयो त बिखर्ची मरेको पिरती जगाउनेछ एक दिन ऊ तुफान भनेर हो आउँछ आउनेछ एक दिन ऊ तुफान भनेर र त्यो बस्ती बगाउनेछ एक दिन ऊ तुफान भनेर धन्यवाद दिन्छु बिखर्ची रामजीको गजल लिएको छु मैले उहाँहरूलाई धन्यवाद दिनुपर्ने हुन्छ यी सुन्दर सेयरहरूको लागि निकै रोचक गजलहरू छन् हामीसँग सुन्दर सेरहरू छन् र यी सेरहरूले प्रत्येक सेरहरूले एउटा उपन्यासको रूप लिएको जस्तो लाग्छ मेरो विचारमा तपाईँ श्रोताको मूल्याङ्कन चाहिँ हामी प्रतिक्रियामा पाउँछौँ के कस्ता रहे आजका सेरहरू अबको क्रममा रहेको छ अर्को गजल भर्खरै प्रेषण गर्नुभएको छ हामीलाई आरके थापा दोलखाबाट र हाल साउदी अरबबाट पानीलाई अब खुन बनाउँछु सबैभन्दा सस्तो सुन बनाउँछु पानीलाई अब खुन बनाउँछु सबैभन्दा सस्तो सुन बनाउँछु फाटेर गयो बाजेको बक्खु टाल्नलाई अब ऊन बनाउँछु सबैभन्दा सस्तो सुन बनाउँछु हराइसक्यो लोक सङ्गीत यहाँ हराइसक्यो लोक सङ्गीत यहाँ पुरानै एउटा धुन बनाउँछु हराइसक्यो लोक सङ्गीत यहाँ पुरानो एउटा धुन बनाउँछु पिज्जा र बर्गर होइन नि यहाँ पिज्जा र बर्गर होइन नि यहाँ गरिबले खाने नुन बनाउँछु सबैभन्दा सस्तो सुन बनाउँछु पानीलाई अब खुन बनाउँछु साँच्चै जुनले झैँ शीतलता दिने साँच्चै जुनले झैँ शीतलता दिने सूर्यलाई पनि जुन बनाउँछु पानीलाई अब खुन बनाउँछु सबैभन्दा सस्तो सुन बनाउँछु धन्यवाद दिन चाहन्छु आरके थापाजीलाई यी शेरहरूको लागि दमदार शेरको लागि हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु हामी सम्पूर्ण तपाईँहरूको लागि त्यस्तै गरी हामीलाई हाम्रो वालमा गजल पोस्ट गर्नुभएको थियो बिन्दास मनोज जङ हुनुहुन्छ मरङ नेपालबाट म उहाँको गजल वाचन गरेर तपाईँहरू माझ राख्न चाहन्छु अबको क्रममा यसरी शत्रु सामु निडर योद्धा गोर्खाली भएर गर्व लाग्छ उठाउँदा शिर नेपाली भएर शत्रु सामु निडर योद्धा गोर्खाली भएर गर्व लाग्छ उठाउँदा शिर नेपाली भएर पर्वतका पसिना ती रमाएर खेल्दै बगेका छन् मेची कोशी महाकाली भएर सबैको मन लोभ्याउने त्यो पाखा पहरा सबैको मन लोभ्याउने त्यो पाखा पहरा प्रकृति नै रमणीय हरियाली भएर बगेका छन् मेचीकोसी महाकाली भएर जात धर्म भाषा अनेक साझा फुलबारीमा जात धर्म भाषा अनेक साझा फुलबारीमा फुल्छौ मधेस पहाडी र हिमाली भएर प्रकृति नै रमणीय हरियाली भएर वीरताको संरक्षक हो वीरको सन्तान वीरताको संरक्षक हो वीरको सन्तान एकतामा बस्छौँ हामी शक्तिशाली भएर शत्रु सामु निडर योद्धा गोर्खाली भएर गर्व लाग्छ उठाउँदा शिर नेपाली भएर धन्यवाद दिन चाहन्छु बिन्दास मनोज जङको लागि र श्रोताहरू आजको श्रृङ्खलामा हामीले तपाईँहरूको फोन लिन असमर्थ छौँ किनकि फोनमा तपाईँहरूको आवाज स्पष्ट नआएको कारण गत श्रृङ्खलामा पनि धेरैजना साथीहरूले गुनासो गर्नुभएको थियो यदि फोन स्पष्ट सुनिँदैन भने फोनहरू नलिनुहोस् भन्नुभएको थियो यसैले हामीले आजका कुनै पनि कल लिँदैनौँ सुरुवातमै अलिकति खराबी देखियो यसैले कृपया डायल नगर्नुहोला यो कामना गर्छु तपाईँहरूलाई र अर्को श्रृङ्खलादेखि हामी तपाईँहरूको आवाजलाई उठान गर्नेछौँ र आजको श्रृङ्खलामा तपाईँहरूका गजललाई उठान गर्छौँ अनि साङ्गीतिक आवाजहरूलाई पनि तपाईँहरूमा पस्किने प्रयास गरिरहेका छौँ यति बेला अर्को साङ्गीतिक आवाज तपाईँहरू सम्पूर्ण माझ राख्न चाहन्छौँ गजल गाउन थाल्दा जीवन काट्छ भनी सोध्छन् आज भोलि ओ सङ्ग जीवन काट्छ भनी सोध्छन् पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा तपाईँ सम्पूर्णलाई यदि भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थोप्लो छ मेगा हर्च र कार्यक्रममा आज तपाईँहरूका गजलहरूलाई म वाचन गरिरहेको छु फोन सम्पर्कमा अलिकति खराबी आएको कारण तपाईँहरूको फोनलाई हामी लिँदैनौँ यो जानकारी पनि तपाईँहरू माझ पस्किसकेको छु र तपाईँहरू माझ छिट्टै बजारमा आउन लागेको एउटा गजल वाचन गरेर राख्न चाहन्छु जसको रचना गर्नुभएको छ शीतल कादम्बिनी र सङ्गीत गर्नुभएको छ बादल घिमिरेले स्वर रहेको छ रूपक डोटेलको एरेन्जर हुनुहुन्छ महाराज थापा तपाईँहरू माझ यो गजल वाचन गरेर सुनाउन चाहन्छु अब यसरी म बिजोर थिएँ अब जोर भएँ अति सज्जन थिएँ दिलचोर भएँ म बिजोर थिएँ अब जोर भएँ अति सज्जन थिएँ दिलचोर भएँ म त पग्लिसकेँ पिए हुन्छ अब हो म त पग्लिसकेँ पिए हुन्छ अब भन लौ कसरी म कठोर भएँ म बिजोर थिएँ अब जोर भएँ अति सज्जन थिएँ दिलचोर भएँ नरुझेर कहाँ सुख पाउँछौ र नरुझेर कहाँ सुख पाउँछौ र म त बादल झैँ घनघोर भएँ म बिजोर थिएँ अब जोर भएँ अति सज्जन थिएँ दिलचोर भएँ दिनहुँ रूपको मदिरा पिएर दिनहुँ रूपको मदिरा पिएर बलियो म थिएँ कमजोर भएँ म बिजोर थिएँ अब जोर भएँ अति सज्जन थिएँ दिलचोर भएँ आहा निकै सुन्दर शब्दहरू सुन्दर शेरहरू छन् अवश्य पनि तपाईँहरूमा छिटै बजारमा आउँदैछ यो गजल प्रगतिको लागि कामना गर्न चाहन्छु विशेष गरी बादल घिमिरे दाजुको लागि त्यस्तै गरी हामीसँग गजलहरू छन् म गजलतिरै लागेँ तपाईँहरूका गजलतिर अजय पारसले हामीलाई गजल लेखि पठाउनु भएको छ अजय पारसको गजल पस्किन चाहन्छु तपाईँहरू माझ अबको क्रममा यसरी किसानका लागि दिन र रात एउटै हुन्छ भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ किसानका लागि दिन र रात एउटै हुन्छ भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ चाहे शराबको नसा होस् या प्यारको नसा चाहे शराबको नसा होस् या प्यारको नसा असर फरक भए पनि मात एउटै हुन्छ भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ कोही उडेका देखिन्छन् कोही घिर्सिएका कोही उडेका देखिन्छन् कोही घिर्सिएका भाग्य लेख्ने विधताको हात एउटै हुन्छ असर फरक भए पनि मात एउटै हुन्छ विचार गर्नुहोला सबै थरीका विचार गर्नुहोला सबै थरी गुलाबको रङ विचार गर्नुहोला सबै थरी गुलाबको रङ फरक फरक भए पनि पात एउटै हुन्छ भाग्य लेख्ने विधताको हात एउटै हुन्छ अन्तिम शेर वस्तु ठुलो होस् या सानो आयतनको लागि वस्तु ठुलो होस् या सानो आयतनको लागि पाईको मान बाइस अपन सात एउटै हुन्छ वाह दमदार शेर किसानका लागि दिन र रात एउटै हुन्छ भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ निकै दमदार सेरहरू छन् र अन्तिममा ल्याएर गणितीय भाषालाई पनि मिसाउनु भएको छ तपाईँ हामीले पढ्दै आएको क्यालकुलेसन गर्दै आएको पाइको मान बाइसको अपन सात नै हुन्छ भन्नुभएको छ three point one four something आउँछ यसको हामी दशमलवमा लेख्यौँ भने निकै निकै दमदार सेरको लागि पङ्क्तिहरूको लागि सेरहरूको लागि धन्यवाद दिन चाहन्छु अजय पारासीलाई त्यस्तै गरी हामीसँग अर्को गजल छ मैले पुष्प अधिकारी अञ्जलीको वालबाट चितवनका गजल हस्ती हुनुहुन्छ गजलको खम्बा भनेर पनि चिनिन्छ पुष्प अधिकारी अञ्जलीलाई उहाँको वालबाट मैले गजल लिएको छु अबको क्रममा तपाईँहरू म पस्किन चाहन्छु अब यसरी कसैको बयान गर्दै हुनुहुन्छ उहाँले गजलबाट मन पनि आगो जस्तो अनि चट्टान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो मन पनि आगो जस्तो अनि चट्टान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो फुल ओछ्याएर जुन ओढेर निदाइरहँदा फुल ओछ्याएर जुन ओढेर निदाइरहँदा लाग्छ तिम्रो हत्केला पनि सिरान जस्तो मन पनि आगो जस्तो अनि चट्टान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो कस्तो अनौठो गजल सुनाएर गयो उसले कस्तो अनौठो गजल सुनाएर गयो उसले वाह चुटकिला अनि उखान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो लाग्छ तिम्रो हत्केला पनि सिरान जस्तो आफैभित्र अहम बोकेर यसरी दम्ब बोकेर आफैभित्र अहम बोकेर यसरी दम्ब बोकेर गजल लेखिरहेछौ बाइबल जस्तो कुरान जस्तो मन पनि आगो जस्तो अनि चट्टान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो वाह चुटकिला जस्तो अनि उखान जस्तो अन्तिम शेर उज्यालो खोजेर दौडिरहेछु तर किन अँध्यारो मात्रै उज्यालो खोजेर दौडिरहेछु तर किन अँध्यारो मात्रै हुनु पर्थ्यो पुष्पको पनि जिन्दगी बिहान जस्तो गजल लेखिरहेछौ बाइबल जस्तो कुरान जस्तो मन पनि आगो जस्तो अनि चट्टान जस्तो हुनु पर्थ्यो पत्थर पनि भगवान जस्तो आहा निकै निकै सुन्दर सेयरहरू आभार व्यक्त गर्नुपर्ने हुन्छ पुष्पजीलाई त्यस्तै गरी पवन घरती मगर पनि हुनुहुन्छ हामीसँग आज प्रत्यक्ष रूपमा उहाँ नभए पनि उहाँको गजललाई पनि मैले कार्यक्रममा जोड्ने प्रयास गरिरहेको छु यति बेला भएको क्रममा राख्छु तपाईँहरू माझ अलिकति यो सराबी गजल भन्नुपर्ने हुन्छ यथार्थमा झरिएछ मदिरा पिएपछि यथार्थमा झरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि यथार्थमा झरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि लाजले शिर झुकाउँथे आँखा जुझ्दा पनि लाजले शिर झुकाउँथे आँखा जुझ्दा पनि नजिक नजिक सरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि इज्जत थियो शान थियो ठुलै नाम पनि इज्जत थियो शान थियो ठुलै नाम पनि इज्जत सबै छरिएछ मदिरा पिएपछि यथार्थमा झरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि बेहोसीमा लर्खराउँदै हिँड्दा सडकमा बेहोसीमा लर्खराउँदै हिँड्दा सडकमा मापसेमा परिएछ मदिरा पिएपछि यथार्थमा झरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि अन्तिम शेर बिल्ले ढोका ढकढक्याउँदा बल्ल होस खुलियो बिल्ले ढोका ढकढक्याउँदा बल्ल होस् खुल्यो कहाँ कहाँ चरिएछ मदिरा पिएपछि यथार्थमा झरिएछ मदिरा पिएपछि अनि के के गरिएछ मदिरा पिएपछि बेहोसी अवस्थामा मातमा मस्त भएर घुमेका कुराहरू लेख्नुभएको थियो धन्यवाद दिन्छु पवन घरती मगरलाई उहाँको अनुमति बिना नै मैले यो गजल वाचन गरेँ तपाईँहरू माझ र अर्को गजल राख्छु ताराप्रसाद अधिकारी दानावरी एक इलामका मित्रको बिछोडमा हँसाउन सक्नुपर्छ गजलले मिलनमा रुवाउन सक्नुपर्छ गजलले बिछोडमा हँसाउन सक्नुपर्छ गजलले मिलनमा रुवाउन सक्नुपर्छ गजलले चन्द्र सूर्य सगरमाथा मानवको ठाडो शिर जमिनमा झुकाउन सक्नुपर्छ गजलले भरमा विष्णु महेश्वर सरस्वती दुर्गा शिला भरमा विष्णु महेश्वर सरस्वती दुर्गा शिला ढुङ्गो माटो दुखाउन सक्नुपर्छ गजलले बर्खे भेल दर्के पानी हिउँ शीत असिना र बर्खे भेल दर्के पानी हिउँ शीत असिना र नदी खोला सुकाउन सक्नुपर्छ गजलले अन्तिम शेर साहित्यमा दिनरात समर्पित कलमको साहित्यमा दिनरात समर्पित कलमको गाँस बास जुटाउन सक्नुपर्छ गजलले बिछोडमा हँसाउन सक्नुपर्छ गजलले मिलनमा रोवाउन सक्नुपर्छ गजलले अह धन्यवाद दिन्छु इलामेली तारावालाजीलाई पनि उहाँले हामीलाई गजल प्रेषण गर्नुभएको थियो हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु गरुवालाजीलाई हामीसँग अब धेरै गजलहरू छैनन् मैले एउटा गजल मात्र राख्छु तपाईँहरूमाझ अनि साङ्गीतिक आवाज पनि राख्नुपर्ने हुन्छ बालकृष्ण भट्टराई साङ्जा पिडी खोलाका मित्रको गजल राख्छु तपाईँहरूमाझ जाडो बेला छ गजलले तताउला जस्तो छ आऊ यता आगो ताप्दै बसाउला नि हुँदैन र मन मिले अङ्गालोमा कसौँला नि हुँदैन र आऊ यता आगो ताप्दै बसौँला नि हुँदैन र मन मिले अङ्गालोमा कसौँला नि हुँदैन र कोमल ती हातहरू लोभ लाग्दो गाला तिम्रो रसिला ती ओठ चुम्दै डसौँला नि हुँदैन र आऊ यता आगो ताप्दै बसौँला नि हुँदैन र मन मिले अङ्गालोमा कसौँला नि हुँदैन र प्रेमको त्यो नगरीमा यौवनको प्याला पिउँदै प्रेमको त्यो नगरीमा यौवनको प्याला पिउँदै सुस्त सुस्तो तिम्रै काखमा खसौँला नि हुँदैन र आऊ यता आगो ताप्दै बसौँला नि हुँदैन र मन मिले अङ्गालोमा कसौँला नि हुँदैन र बेहोस नै हुने हौली यति धेरै माया पाउँदा बेहोस नै हुने हौली यति धेरै माया पाउँदा जे जे घस्नु पर्छ चिल्लो घसौँला नि हुँदैन र आऊ यता आगो ताप्दै बसौँला नि हुँदैन र मन मिले अङ्गालोमा कसौँला नि हुँदैन र जल्नेलाई जल्न देऊ कुरा कार्टुन कुरौटेले जल्नेलाई जल्न देऊ कुरा कार्टुन कुरौटेले साँझ परे कोठाभित्र पसौँला नि हुँदैन र आऊ यता आगो ताप्दै बसौँ लाने हुँदैन र मन मिले अङ्गालोमा कसौँ लाने हुँदैन र धन्यवाद दिन चाहन्छु बालकृष्ण भट्टराईजीलाई यो गजल वाचन गर्दै गर्दा मलाई यति बेला अलिकति दुई हजार छैसठी सडसठीतिरको याद आयो मैले एउटा किताब पढेको थिएँ बुध राणा सरको यहाँनिर किताबको नाम आएन एक्ज्याक्टली मलाई त्यहाँ के लेखिएको थियो भने गजल भनेको प्रेमी र प्रेमिका बिचको वार्तालाप हो मलाई यो बालाकृष्ण भट्टराईजीको गजल पढ्दाखेरि त्यस्तै अनुभूति भयो एउटा प्रेमीले आफ्नै प्रेमिकालाई केही प्रस्ताव राख्दै थियो निकै सुन्दर गजल सिङ्गा शृङ्गारिक गजलको लागि धन्यवाद दिन चाहन्छु बालाकृष्ण भट्टराईजीलाई र तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ज जसले गजल प्रेषण गर्नुभयो र मैले ज जसको तपाईँहरूको अनुमति बिना पनि मैले केही गजलहरू वाचन गरेँ आज कृपया यदि मैले गल्ती गरेको भए माफ गर्नुहोला गजलको विकासको लागि नै मैले यसो गरिरहेको छु त्यो कुरा तपाईँहरूले बुझिदिनुहुन्छ भन्ने पनि ठानेको छु कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको लागि सल्लाह सुझाव दिनुहुने यहाँनिर लगभग पचास साठीजना साथीहरूको सल्लाह सुझाव प्राप्त भएको छ म विशेष गरी केही साथीहरूलाई यहाँनिर सम्झिन पनि चाहन्छु तपाईँहरूमा सम्झिनै पर्ने हुन्छ सल्लाह सुझाव हामीलाई प्रेषण गर्ने साथीहरूको लागि पनि विशेष गरी त्यसको लागि अर्जुन दृष्टि पौडेल हुनुहुन्छ पोखराका मित्र पवन घरती मगर हुनुहुन्छ गुल्मी हाडहाडेका मित्र त्यस्तै गरी बालकृष्ण भट्टराई हुनुहुन्छ हामीलाई सदा सदा साथ दिइराख्ने मित्र त्यस्तै गरी यहाँनिर आज मैले अलिकति धेरै साथीहरूको नाम नै लिन्छु तपाईँहरूमाझ प्रकाश सापकोटा हुनुहुन्छ त्यस्तै गरी इलामेली तारा हुनुहुन्छ राजु पौडेल रुद्रपुरबाट त्यस्तै गरी आशिष दनाईले लमजुङबाट विष्णु के गौतम बुटोलबाट हजुरको साथी दिपी हुनुहुन्छ अर्घाखाँचीका मित्र त्यस्तै गरी सन्ध्या भण्डारी हुनुहुन्छ बुटोलबाट राजेन्द्र चापागाई रापाकोट स्याङ्जा प्रकाश निष्ठुरी हुनुहुन्छ त्यस्तै गरी परिवर्तन हुनुहुन्छ पोखराका मुक्तक मञ्चबाट त्यस्तै गरी ध्रुवमणि खनाल हुनुहुन्छ छविसित कुलुङ हुनुहुन्छ शम्भु लम्साल असीम हुनुहुन्छ त्यस्तै गरी हामीलाई रामकृष्ण पौडेल अनायासे पनि हुनुहुन्छ चितवनका गजलकार हुनुहुन्छ उहाँहरूले गजल सङ्ग्रह प्रकाशन गरिसक्नु भएको छ दोहोरी त्यस्तै गरी अनुराग विनोद गैरे हुनुहुन्छ त्यस्तै गरी आरएस विद्रोही र अन्य धेरैजना साथीहरूको नाम छ हामीसँग उहाँहरूले गजल गुन्जनका लागि केही प्रतिक्रियाहरू पठाउनु भएको थियो यस्तै यस्तै आगामी दिनहरूमा पनि प्रतिक्रियाहरू पठाउँदै गर्नुहोला तपाईँहरूको लागि चाहिँ प्रतिक्रियाको ढोका सदाको लागि खुला छ यो आग्रह गर्न चाहन्छु र विशेष गरी धन्यवाद दिन चाहन्छु पोखराका मित्र अर्जुन दृष्टि पौडेललाई कार्यक्रमको लागि धेरै कुराहरू सल्लाह सुझाव लेखेर प्रेषण गर्नुभएको थियो हामीलाई र अब भने छुट्नुपर्ने हुन्छ र आज ग कार्यक्रम गजल गुन्जर सुन्न पाउनु भएको छैन भने विभिन्न ब्लगबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ त्यसका लागि W W W dot radio Devdaha dot blogspot dot com त्यस्तै गरी डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blogspot dot com त्यस्तै गरी W W W dot Arjun Drishti dot blogspot dot com त्यस्तै गरी W W W dot Chisapani Nepal dot blogspot dot com त्यस्तै गरी W W W dot Mohan Bihani dot blogspot dot com त्यस्तै गरी W W W dot Butwal online dot com त्यस्तै गरी W W W dot Ashish Janai dot com डट एनपीबाट पनि तपाईँहरूले कार्यक्रम सुन्न सक्नुहुनेछ कार्यक्रमको लागि प्राविधिकतर्फबाट मिठो साथ दिने प्राविधिकबाट साथ दिने मुकेशलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र कार्यक्रम गजल गुन्जनको साथमा अर्को हप्ता तपाईँहरू माझ उपस्थित हुने जानकारी गराउँदै आवाजबाट म युवराज लामिसा प्रदीप पनि लिन चाहन्छु हस्त नमस्कार शुभ चाहिँदैन केही अरू हो तिमीलाई खुसी देख्न पाऊ चाहिँदैन केही अरू तिम्रै लागि जन्मेको लाग्छ तिम्रै लागि मरु तिम्रै लागि जन्मेको लाग्छ तिम्रै लागि मरु तिम्रो जित